हराउँछु मनबाट भन मलाई तिमी बुझ मलाई तिमी बुझ मलाई तिमीलाई मन पराउँछु मनबाट भन मलाई तिमी बुझ मलाई तिमी भन मलाई तिमी बुझ मलाई तिमी एकैछिनको थाहा सधैँ सा my life. arms of my life. He means